बताउनुभयो गण्डकी प्रदेश सरकारले पहिलो चरणमा ग्राम निर्माणको लागि पचास लाख बजेटको व्यवस्था गर्ने बताउनुभयो उद्योग ग्रामको लागि विनियोजित सबै प्रकारका बजेटको दुरु सदुपयोग गर्नुपर्ने बताउँदै मन्त्री लम्सालले भन्नुभयो गाउँका सैलेट ढुङ्गा काठ आलुका चिप्सहरू लगायतका स्थानीय ससाना उद्योगलाई ग्रामभित्र समावेश गर्नुपर्छ उहाँले पोखरामा कोसेली घर बनाएर यस उद्योगका सामग्रीहरू बजारीकरण गर्ने बताउनुभयो जनताको आवश्यकताको आधारमा विकासका काम गर्न विशेष योजना अनुसार अगाडि बढाएको बताउनुभयो सरकारले बनेको तीन वर्ष नहुँदै सडकमा यो भएन त्यो भएन भन्नु नालायकपन नलायकीपन रहेको दावी गर्नुभयो उहाँले हिम्मत भए कसैको इसारा र भत्तामा होइन इमान्दारिताका साथ देश समृद्ध बनाउन उहाँले चुनौती समेत दिनुभयो जनताको आकांक्षा अनुसार नेकपा नफुट्ने बताउँदै मन्त्री लम्सालले ढुक्क हुन आग्रह गर्दै संघीयता र लोकतन्त्रको मर्म काम अगाडि बढाउन समेत उहाँले आग्रह गर्नुभयो हाम्रो सरकार बनेको नयाँ संविधान आएको तिन वर्ष भएको छैन आज चाहिँ एक थरी चाहिँ फुर्सदिला मान्छेहरू एकदमै प्रतिगामी सोच भएका मान्छेहरू सडकमा चाहिँ झन्डा लिएर यो सरकारले केही गरेन के भयो यो अब चाहिँ मैले सकिनँ फलानु आएर देश त्यसको हिम्मत छ त्यसको शरीरमा रगत बग्या छ भने यो देश म बनाउँछु भन्नुहोस् न त्यो युवा हो भने अर्काको भत्ता लिएर अनि सडकमा चाहिँ अनि मैले गर्न सकिनँ तिमी आएर बचाइदेऊ भन्ने नालायकहरूको अघिल्तिर हामीले सबैलाई रोजगारी दिनु छ हामीले यो मुलुकलाई समृद्धिको बाटोमा लानु छ हामीले अब चाहिँ माथि पार्टी झगडा गरे बर्बाद भयो भनेर धेरै साथीहरूले धेरै ठुलो चिन्ता व्यक्त गर्नुभयो तपाईँहरू चिन्ता नगर्नु अब यो मुलुकमा पार्टी फुट्दा पनि फुट्दैन फुटेर पछाडि जाने ठाउँै छैन हामीले यस्तो बनाइदिएका छौँ संविधानमा अगाडि जति जान चाहन्छ त्यो सक्छ तर पछाडि फर्काउँदाखेरि त्यसले चाहिँ त्यो तरेर गएको पुल चाहिँ त्यहाँ छिदिसकेका हुन्छ जो फुट्न खोज्छ जो पछाडि फर्किन खोज्छ जो बिग्रन खोज्छ त्यो चाहिँ खाल्टा पर्छ हेर्नुहोस् अगाडि जानलाई हामी तयार हुनु पर्यो नि त हामीले यत्रो लडेर यत्रो चाहिँ मान्नुहोस् न रगत बगाएर हामीलाई चाहिँ राज्यले गरिब बनायो हामीलाई यहाँ चाहिँ सामन्तहरूले ठगे भनेर आर्मी र सेना बसेका ठाउँमा चाहिँ छाती खोलेर गरेर ल्याएको संहिता होइन यो यसलाई यत्तिकै हामी चाहिँ घुम्न दिन्छौँ जसले बढी लडेर ल्याएको लोकतन्त्र हो यो त्यसलाई चाहिँ जनतालाई रोजगारी दिएर जनतालाई आमदानीसँग जोडेर जनतालाई उद्योगसँग जोडेर श्रमसँग जोडेर यहाँको उत्पादनलाई सहरसम्म पुऱ्याएर यो हामीलाई प्रकृतिले दिएको संस्कृतिले दिएको चिजलाई चाहिँ पर्यटनसँग जोडेर समृद्धिसँग जोडेर विकास गर्ने जिम्मा तपाईँ हाम्रो हो त्यो काम हामीले गर्नुपर्छ हामीले गर्न नसकेर हामी दुई वर्षमा कानुन बनाउँदा बनाउँदै पूर्वाधार निर्माण गर्दा गर्दै योजना बनाउँदा बनाउँदै डिपिआर बनाउँदा बनाउँदै अहिले क्वेसन उठाउने औँलो ठडाउने हामीले प्रत्येक जहाँ जे जिम्मेवारी पाउँछौँ हामीले सफलतापूर्वक कुशलतापूर्वक पुरा गरेर देखाउनु पर्नेछ त्यसकारण हामीले एकदम जिम्मेवारीपूर्वक काम गरौँ उहाँले पर्यटनको मार्फत समृद्ध बनाउन सहज रहेकोले विशेष गुरु योजना निर्माण गर्नुभयो नेपालमै सबैभन्दा बढी संस्कृतिको धनी रहेको ताराखोला गाउँपालिका ताराखोलामा दुई सय पैँचालिस दिन मेला लाग्ने ठाउँ ताराखोला रहेको बताउँदै ती सबै मेला महोत्सव जगेर्ना गर्न आग्रह गर्दै गण्डकी प्रदेश सरकारको पर्यटन गुरु योजनामा उक्त संस्कृतिहरू समावेश गर्ने बताउनुभयो उहाँले यो उद्योग सञ्चालनको लागि भूमि बैङ्क बनाएर जग्गा एक इन्च पनि बाँझो बनाउन नपाइने बताउनुभयो मन्त्री लम्सालले रोजगारी उत्पादन र आयार्जनको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो हाम्रो पर्यटनको सम्भावना भनेको प्रकृतिले दिएका यी हाम्रा डाँडाहरू यी हाम्रा चाहिँ देउरालीहरू यी भन्ज्याङहरू यी हाम्रा चाहिँ भगवान्का वासस्थानहरू हाम्रा जहाँ जानुहोस् त्यहीँ हामी चाहिँ रमाउन सक्ने चाहिँ हिजो हाम्रा ऋषिमुनिहरू बसेका हिजो तपस्या गरेका यी सबै ठाउँहरू ती चाहिँ प्रकृतिबाट रमेर उनीहरू दीर्घजीवी बनेका हुन् त्यसलाई हामी चाहिँ संसारका मान्छेलाई ल्याएर घुमाउन चाहन्छौँ हाम्रो संस्कृतिलाई जगेर्ना गर्न चाहन्छौँ ताराखोलावासीलाई थाहा छ कि छैन मैले एउटा अध्ययन गरेँ म पर्यटन मन्त्री भएर आइसकेपछि सबैभन्दा धेरै कला र संस्कृति भएको भएको गाउँ ताराखोला गाउँ हो यहाँ तिन सय पैसठी दिनमा दुई सय पैँचालिस दिन मेला लाग्ने यहाँका मान्छेहरू कि काम गर्ने कि मेला महोत्सवमा रमाउने यहाँको संस्कृति हो मैले पोहोर साल एउटा टिम बनाएर मन्त्रालयबाट पठाएँ ताराखोलामा तिन सय पैँसठी दिनमा दुई सय पैँचालिस दिन लाग्ने मेलाहरूको नाम के हो कस्तो कस्तो मेला लाग्दो रहेछ भनेको एक सय पैँसठीवटा भन्दा अरूको पत्तै लाउन सकिएन यहाँ चाहिँ भुसपोल्ने मेलादेखि चाहिँ खिर्खानी मेलादेखि लिएर यहाँ विभिन्न छोप्ने मेलादेखि लिएर यहाँ चाहिँ छन् भनेपछि हेर्नुहोस् त हिजो हाम्रा बाबुबाजेहरूले शताब्दीदेखि कि काममा रमाउने कि मेला महोत्सवमा रमाउने कि आराममा गर्ने हामी चाहिँ त्यो संस्कृतिको जगेर्ना गर्ने भनेर धेरै भाषण गरेका छौँ तर त्यो तिन सय पैँसठी दिनमा दुई सय पैँतालिस दिन लाग्ने मेलाको नामसम्म हामीले चाहिँ अहिले टिप्न गाह्रो भइसक्यो हामीले चाहिँ सोद्धै सोद्धै सोद्धै जाँदाखेरि मैले अहिले हाम्रो पर्यटन गुरु योजनामा त्यो तिन सय पैँसठी दिनमा दुई सय पैँतालिस दिन कुन कुन जातिले कस्तो कस्तो मेला लाग्दो रहेछ त्यो सबै त्यसमा चाहिँ हुनुपर्छ त्यो गुरु योजनामा भनेको त्यसको संरक्षण गर्ने जिम्मा हाम्रो यहीँको युवाहरूको हो तपाईँले केही केही जोगाउनु भएको छ जे चर्चित छन् युवा कुराहरूलाई आकर्षण छन् ती चाहिँ अहिले पनि तपाईँहरूले धान्नु भएको छ तर ती सबै धान्ने जिम्मा हाम्रो हो मेला र महोत्सवमा चाहिँ रमाउनका लागि ताराखोला जाउँ नयाँ नयाँ चाहिँ सोभेनियर किन्नका निम्ति ताराखोला जाउँ ताराखोलामा गएपछि त्यहाँको अर्ग्यानिक आलुको चाहिँ परिकारहरू खान पाइन्छ भनेर यहाँ आउने बनाउनका लागि तपाईँहरूले चाहिँ लाग्नुहोस् त्यसमा सरकारले तपाईँहरूलाई पूर्ण रूपमा सहयोग गर्छ गण्डकी प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा सागर बुढा मगर सागरले सम्भावनाको खोजी गरी यो औद्योगिक ग्राममा समावेश गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो गर्नुभयो ग्रामको सँगै आयोजनको कार्यक्रममा ताराखोलाका युवा जनशक्तिको परिचालन गर्नुपर्नेमा जोड दिनुभयो उहाँले विकासले मात्रै समृद्धि हासिल नहुने भएकोले रोजगारीसँग जनताले जोड्ने योजनामा सरकार रहेको बताउनुभयो कार्यक्रममा गण्डकी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर महेश्वर ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो औद्योगिक ग्राम एक सय अडतिस रोपनी क्षेत्रफलमा करिब त्रिसठी करोडको लागतमा निर्माण हुने भएको छ ग्रामको लागि यस वर्ष एक करोड सात लाखको लागतमा पर्खाल तथा प्रवेशद्वार बनाउनु दोस्रो चरणमा जमिन पलटिङ गर्ने त्यसपछि क्रमशः विद्युत पानी निकास र सडक स्तरीकरण तथा प्रशासनिक भवन बिक्री र प्रदर्शनी कक्ष शिशु स्याहार केन्द्र अग्नि नियन्त्रण लगायतका र संरचनात्मक काम सञ्चालन गरिने ताराखोला गाउँपालिकाले जनाएको छ औद्योगिक ग्रामको डिपिआर तथा आइआई समेत भइसकेको छ ग्रामको निर्माणको लागि संघीय सरकारबाट बयानब्बे लाख प्राप्त भएको छ भने गाउँपालिकाले चालु आर्थिक वर्षमा तीस लाख विनियोजन गरेको छ कार्यक्रममा स्थानीय युवाहरूले राष्ट्रिय तेक्वान्डो प्रस्तुत गरेका थिए कार्यक्रम ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश कार्तिक अध्यक्षता उपाध्यक्ष दिलकुमारी पुनको स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कणेलको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभाको सातौँ दिनको सभा सम्पन्न भएको छ कोरोना भाइरस कोभिड उन्नाइसका कारण सिरिज समस्यालाई मध्यनजर गर्दै भैँसी गिठेचौर ठाटो ओडा दानसिंह डाँडालाई मध्यनजर गरी घुम्टे प्राथमिक विद्यालय गलकुट नगरपालिका वार्ड नम्बर पाँच भैँसीमा साधारण सभाको सातौँ दिनको साधारण सभा सम्पन्न भएको छ सभामा आर्थिक वर्ष दुई हजार छ्यात्तर सतहत्तरको प्रगति प्रतिवेदन सहकारीका सदस्य तमबहादुर कार्कीले प्रस्तुत गर्नुभएको छ त्यस्तै संस्था संस्थाका प्रबन्धक चेतनारायण अर्जेलले आर्थिक वर्ष दुई हजार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 चौकीमा यो समस्या देखिएको हो करोडौको भवन बनेको छ तर उपकरणहरू छैनन् त्यसले बर्थिङ सेन्टर सञ्चालन र नियमित उपचार सेवामै असर गरेको छ स्वास्थ्य चौकी इन्चार्ज कृष्ण प्रसाद शर्माले भन्नुभयो हेर्दा राम्रो भवनले भन्दा उपकरणबाट सेवा दिन सकेमा जनताले राम्रो मान्छन् पटक पटक नगर र जिल्ला तहमा समस्याबारे जनाए पनि माग पुरा नभएको उहाँले बताउनुभयो अमलाचौर स्वास्थ्य चौकीमा वर्षमा चालिसजनासम्मले सोत्केरी सेवा लिने गरेका छन् गत साउनदेखि पनि एघारजनाले सेवा लिएको अनमी कल्पना घिमिरेले बताउनुभयो तालिम प्राप्त दक्ष प्रस्तुति भएर पनि उपकरण नभएमा सदरमुकाम पठाउनुपर्छ घिमिरेले भन्नुभयो हरेक चौकीमा न्यूनतम उपकरण नगरपालिकाबाटै उपलब्ध भए पनि हुन्थ्यो एक्सरे भिडियो एक्सरे र ल्याब अनिवार्य भएमा उपचार सेवा सहज हुने उहाँले बताउनु भयो वडा नम्बर एघार रायदानामा पनि उपकरण र जनदक्ष जनशक्तिको अभाव छ हरेक वर्ष बर्थिङ सेन्टरका लागि उत्कृष्ट काम गरेको रायडा र स्वास्थ्य चौकीमा इन्चार्ज समेत अभाव छ केही दिन अघि सोह्र भएर जानुभएका अहेब कृष्ण पौडेलको स्थानमा पनि कोही गएको छैन त्यस्तै यहाँ अनमी र हेल्थ असिस्टेन्टको दरबन्दी समेत सहित लामो समयदेखि खाली भएको हो नगरपालिकामा पहल भइरहेको आवश्यक दरबन्दी छिट्टै प्राप्त हुने ओडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो हालै सारिएको स्वास्थ्य चौकी भवन भने चुइने अवस्थाको रहेको स्थानीयले बताएका छन् लामो समयदेखि हस्तान्तरण रोकिएको यो भवन ठेकेदारले हस्तान्तरण गरेका छन् तर स्वास्थ्य चौकीमा प्रवेश गर्ने बाटो पुरा नभएको हो गुणस्तरहीन भएको भन्दै लामो समय विवादपछि गुणस्तर परीक्षण पनि गरिएको थियो उक्त परीक्षणमा गुणस्तरीय देखिएकोले हस्तान्तरण गरिएको भवन निर्माण आयोजना कार्यालय बागलुङका सब इन्जिनियर हरिशङ्कर रजकले भन्नुभयो सामान्य त्रुटि भएको भए आगामी वर्षको बजेटबाट मर्मत गरिन्छ भवन बनेको दुई वर्षसम्म चौकी नसारिएकोले केही समस्या आएको हुन सक्ने उहाँले बताउनुभयो उपकरणको समस्या भए पनि स्वास्थ्य चौकीबाट दिने सेवा प्रवाह भने गुणस्तरीय भएको स्थानीयले बताए केही समयदेखि अमलाचौरमा नियमित गर्भ परीक्षण गर्ने महिलाका लागि अन्डा आइरन चक्की र साबुन साबुन दिने गरिएको छ गर्भ रहेदेखि वर्षदेखि सुत्केरी हुने बेलासम्म महिलाले चार पटकसम्म गर्भ परीक्षण गर्नुपर्छ गर्भ परीक्षण गर्नेलाई दुई पटकसम्म एक एक क्रेट अन्डा दिने गरिएको हो पौष्टिक आहार पुगोस् भनेर अन्डा दिइन्छ घिमिरेले भन्नुभयो सुत्केरी हुने बेलामा आमा र शिशुलाई न्यानो कपडा दिने पनि गरिन्छ भिडियो एक्सरे राख्न सकेमा जटिल समस्या हुन हुने नहुने समयमै खबर गर्न सकिने र स्वास्थ्य चौकीको विश्वास अझै बढ्ने उहाँले बताउनुभयो आमा सुरक्षा कार्यक्रमले ग्रामीण महिलाको स्वास्थ्यमा सुधार आएको समेत उहाँले बताउनुभयो किसानले थालेको व्यावसायिक कागती खेतीमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लोम्ले चासो देखाएको छ बागलुङ नगरपालिका वडा नम्बर चौध चौध अर्माका किसानले झण्डै तिन सय रोपनी जमिनमा लगाएको कागती खेतीमा केन्द्रले चासो व्यक्त गरेको हो हुर्किँदै गरेका बिरुवा माटोको प्रकृति रोग तथा सिँचाइका लगायतका विषयमा जानकारी लिन अनुसन्धान केन्द्रको टोली कागती खेती स्थल पुगेको हो अनुसन्धान केन्द्रका प्रमुख कालिका प्रसाद उपाध्याय किट विज्ञ काशीनाथ सेलवाल र बाली विज्ञ सुनिता गेवालीको टोलीले कागती खेतीको अनुगमन गरेको हो उनीहरूले खेती स्थलको अवलोकन पछि किसानहरूसँग सहित अन्तर्क्रिया गरेको कृषक समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिनुभयो समूहले धान फल्ने खेतमा व्यावसायिक कागती खेती सुरु गरेको छ पहिलो चरण चरणमा लगाइएका कागतका बिरुवा राम्रोसँग हुर्किन थालेपछि सरकारवालाको ध्यान तानिएको सुवेदीले बताउनुभयो हामीले समूहमा काम गरिरहेका छौँ पहिले भन्दा अहिले सरकारवालाले अनुगमन निरीक्षण र सल्लाह दिइरहनु भएको छ सुवेदीले भन्नुभयो उपयुक्त सल्लाह नपाउँदा किसानलाई फाइदै हुन्छ जनप्रतिनिधि बाली बिगेर सरकारवाला किसान अगुवा समेत कागती खेती अध्ययनका लागि आइरहेको उहाँले बताउनुभयो वर्षौंदेखि कालीगण्डकी नदीको अवैध रूपमा दोहन हुँदै आएको छ नदी दोहन भइरहे पनि कारवाहीको दायरामा ल्याउने स्थानीय प्रहरी प्रशासन र सरकारवाला निकाय भने मुख दर्शक जस्तो देखिएको नागरिक अगुवा बताउँछन् सम्बन्धित निकायले कडाईका साथ निगरानी नगर्दा अवैध रूपमा दोहन बढिरहेको प्रत्यक्षदर्शीको भनाइ छ बिहिबार राति मात्रै कालीगण्डकी नदी किनारको बागलुङ खण्डमा उत्खनन गरिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ कालीगण्डकी नदी किनारमा रहेका अधिकांश क्रसरहरू मापदण्ड विपरीत भए पनि सरकारले कडाईका साथ अनुगमन गरेर कारवाहीको दायरामा ल्याउन सकेको छैन रातको समयमा नदी दोहन गरिरहेको देखेपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुखलाई फोन गर्दा रेस्पोन्स नगरेको एक स्थानीय प्रत्यक्षदर्शीले गुनासो गरे रातिको समयमा नदी दोहन गर्दा रोजरको चर्को आवाजले निद्रा नै हराउँछ प्रहरी प्रमुखलाई फोन गर्दा फोन नै रेस्पोन्स गर्नु भएन उहाँले भन्नुभयो केही समयदेखि दोहन रोकिए पनि पछिल्लो केही दिन यता पुनः दोहन सुरु भएको पाइएको छ दोहन गरेको प्रहरी प्रशासनले थाहा पाए पनि चुप लागेर बसेको सामाजिक अभियन्ता तथा अधिवक्ता राम शर्माले बताउनुभयो धेरै समयदेखि काली गण्डकी तीव्र रूपमा दोहन हुँदै आएको छ नदी दोहन गरेको प्रहरी प्रशासनले थाहा पाए पनि नपाए चाहिँ गरेको पाइन्छ शर्माले भन्नुभयो उद्योगीहरूले वारिपारी मिले महत्त्वमा दोहन गरेको देखिन्छ वा वारी नहुँदा पारी हुन्छ पारी नहुँदा वारी हुन्छ यसलाई रोक्न सम्बन्धित निकायले चासो र गम्भीरता देखाएको छैन यसरी अवैध रूपमा दुवन हुनु स्थानीय सरकार क्रसर उद्योगी र सम्बन्धित निकायको मिलेमत भएको नागरिकको आशंका छ तर प्रहरी प्रशासनले उत्खनन भइरहे भइरहेकै बेला सूचना दिए तत्काल कारवाही गर्ने बताएको छ जिल्ला प्रहरी कार्यालय बागुङका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले अवैध दोहन भए कडाईका साथ कारवाहीको दायरामा ल्याउने बताउनुभयो समय समयमा प्रहरी परिचालन गरिरहेको र दोहन गरेको गरेको नपाइएको उहाँको भनाइ छ एसपी श्रेष्ठले केही दिन अगाडि एउटा स्काइबेटर नियन्त्रणमा नियन्त्रणमा लिएर नगरपालिकामा बुझाएको बताउनुभयो विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा अन्तमा शीर्ष खबर पुनः एकपटक ताराखोलामा मन्त्री लम्सालद्वारा औद्योगिक ग्रामको शिलान्यास गलकुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा घुम्टी प्राथमिक विद्यालयमा सम्पन्न बागलुङमा स्वास्थ्य संस्थाको भवन बने तर उपकरण पुगेनन् अरमाहाको व्यावसायिक कागती खेतीमा अनुसन्धान केन्द्रको टोली र मध्यरातमा कालीगण्डकी दोहन प्रहरी प्रशासन भने मुख दर्शक खबर खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सिआइएनको साझा खबर र आठ बजे नेपाल दर्पण सुन्न सक्नुहुनेछ हाम भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार